चितुवन दूध उत्पादनमा देशकै दोस्रो जिल्लाको रूपमा परिचित छ चितुवनमा करिब एक लाख पचास हजार लिटरदेखि दुई लाख लिटर दूध दैनिक उत्पादन हुन्छ जिल्लामा उत्पादन भएको दूध काठमाडौँ बुटवल र पोखरासम्म पुग्ने गरेको छ जिल्लामा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरूको साझा संस्थाको रूपमा रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संघमा एक सय अडचालिसवटा प्रारम्भिक दुग्ध सहकारी आबद्ध छन् दूध र दूधबाट बनेका परिकार पदार्थको प्रयोग विश्वका सबै देश र स्थानहरूमा बढी खपत हुने भए पनि चितुवनका सहकारीहरू दुग्ध संकलनमा मात्रै केन्द्रित बनेका छन् भने आफ्नो लागत अनुसारको मूल्य दूधमा नपाएको दुग्ध उत्पादक किसानहरूको गुनासो छ किसानहरूले चितवनका विभिन्न क्षेत्रमा सञ्चालित दुग्ध व्यवसाय प्रभावकारी बन्दै गए पनि उत्पादित दूधको उचित बजार मूल्य नपाउँदा किसानहरू मारमा परेको बताउनुहुन्छ जिल्ला पशु सेवा कार्यालय भरतपुरका वरिष्ठ पशु चिकित्सक रामकुमार कार्की चितवन चाहिँ दुध उत्पादनमा अग्रणी जिल्ला हो र यहाँबाट डेढ लाखदेखि दुई लाख लिटरसम्म चाहिँ प्रतिदिन उत्पादन भएर बाहिर जिल्लामा चाहिँ जाने गरिदिएको छ र यहाँ दुग्ध उत्पादन दुग्ध सहकारी संस्था एक सय अडचालिसवटा छ र एक सय अडचालिसवटा दुग्ध सहकारी संस्था र एउटा जिल्ला दुग्ध सहकारी संस्था भनेर यसको चाहिँ अम्ब्रेला अर्गनाइजेसन पनि छ र किसानको संख्या चाहिँ अब संस्थागत रूपमा मात्रै भने तेलमा मूल्य बढ्ने बित्तिकै यातायातमा मूल्य बढ्ने यातायातमा बढ्ने बित्तिकै सबै कुराको मूल्य बढेको अवस्थामा दुधको मूल्य बढेको छैन यो चाहिँ किसानहरूको लागि चाहिँ मर्काको कुरा हो हरेक दुध डेरीहरूले दुधबाट बन्ने परिकारहरू आफै उत्पादन गरेर बजारसम्म लैजाने प्रक्रियाको सुरुवात गर्न आवश्यक छ परम्परागत क्रमबद्ध रूपमा हुँदै आएका दूध उत्पादनको चलनलाई आधुनिकीकरण गर्न सकेमा यस क्षेत्रमा धेरै सम्भावनाहरू पनि छ हरेक कृषि कर्ममा समस्या छन् तर दैनिक रूपमा सबैका लागि कुनै न कुनै माध्यमबाट आवश्यक पर्ने र त्यही अनुसार उपभोग गर्दै आइएको दुग्ध उत्पादनमा समस्या देखिनु सबैका लागि चुनौतीको विषय हो दुध व्यवसायमा लाग्ने कृषकहरूले उत्पादनमा लागेको लागत मूल्य बराबरको मूल्य पनि नपाएको गुनासो आउनु दुःखद विषय हो साँचीकै बजारमा पानी भन्दा सस्तो मूल्यमा दुध बेच्न कृषकहरू बाध्य छन् खुद्रा बिक्री गर्ने कृषकले केही मूल्य पाए पनि डेरीमा दुध बेच्ने किसानहरूले आफ्नो लागत अनुसारको मूल्य पाइरहेका छैनन् जिल्लामा रहेका हरेक दुग्ध सहकारीले दैनिक रूपमा दुई सय लिटरदेखि सात हजार लिटर दुध संकलन गर्ने गरेका छन् पशुपालन र दुध उत्पादन निर्वाहमुखी परम्परागत रहँदै आएकोमा आधुनिक व्यवसायिकता तर्फ उन्मुख रहेको भए तापनि पर्याप्त सहयोग पाउन नसकेको किसानहरू बताउँछन् दुध उत्पादनमा वृद्धि भए पनि विगत चार वर्ष यता दुधको मूल्य गत सालको मागदेखि लागू हुने गरी प्रति लिटर दुधको एक रुपियाँ पच्चिस पैसा सरकारले मात्रै वृद्धि भएको गुनासाहरू बाहिर आएका छन् भने अर्कोतिर नेपाल सरकारले सरकारी तवरबाट पशु बिमा नीति ल्याएको छ किसानहरूले पशु बिमा गर्दा अस्सी प्रतिशत प्रिमियम तिरिदिने नीति ल्याएको छ लोन लिँदा किसानहरूले सरकारी तवरबाट तीन प्रतिशत कृषि क्षेत्रको ब्याज कम गर्ने व्यावसायिक पशुपालन गर्ने किसानहरूलाई पशु सेवा विभाग दुग्ध विकास बोर्ड लगायतका विभिन्न संघ संस्था पशु सेवा कार्यालय लगायतले पनि गोठ सुधार डेरी पसल सुधार ढाँसका कार्यक्रमका लागि अनुदान लगायतका कार्यक्रम सरकारले ल्याउँदा किसानहरू उत्साहित भएको बताउँदै फेरि पनि जिल्ला पशु सेवा कार्यालय भरतपुरका वरिष्ठ पशु चिकित्सक रामकुमार कार्की नेपाल सरकारले पनि सरकारी तवरबाट केही सुविधाहरू छ जस्तो एउटा नीतिमा अहिले बिमा नीति ल्याएको छ पशु बिमा गर्दाखेरि त्यसमा तिर्ने प्रिमियमको चाहिँ फिफ्टी पर्सेन्ट गभर्मेन्टले तिर्दिन्छ त्यो एउटा पोलिसी ल्याएको छ र लोन लिँदाखेरि सरकारी तवरबाट तिन पर्सेन्ट चाहिँ कृषि क्षेत्रको ब्याज कम गर्ने सरकारले नीति लिएको छ त्यो पनि एउटा सुविधाको नीतिगत कुराहरू भयो त्यसै गरी व्यवसायिक पशुपालन गर्ने किसानहरू हामीलाई पशुरा विभाग दुध विकास बोर्ड लगायतका विभिन्न सङ्घ संस्था र हाम्रै अफिसबाट पनि जस्तै गोठ सुधारमा चिलिङ भ्याट स्थापनाको लागि डेरी पसल सुधारको लागि लगायतका र घाँसका कार्यक्रमहरूमा चाहिँ अनुदानहरू छ यसमा चाहिँ सहयोगहरू छ त्यो पनि एउटा सरकारको तर्फबाट हुने एउटा नीतिगत सहयोग हो सबै कृषि कर्ममा लागेका किसानहरूको आ आफ्नै समस्या रहेका छन् सबैका लागि सधैँका लागि आवश्यक पर्ने स्वस्थकर वस्तु दुध उत्पादनमा किसानहरूलाई सहज र समस्या समाधान वृद्धिका लागि सरोकार राख्ने निकायको ध्यान जान जरुरी छ त्यसैले दूध उत्पादनमा क्रियाशील किसानहरूको समस्या समाधानका लागि नेपाल सरकार लगायत हामी सबै आजैबाट लाग्न जरुरी छ